सँग नजर जुधाई डराएको याद आयो तिमीसँग नजर जुधाई डराएको याद आयो तिम्रो मिठो मुस्कानमा हराएको याद आयो तिम्रो मिठो मुस्कानमा हराएको याद आयो कति सपना सजाएको थिएँ मैले तिम्रो नाउँमा सपनी म तिमीलाई देखि कराएको याद आयो सपनीमा सपनीमा तिमीलाई देखि कराएको याद आयो साझा पख दो बाटोमा भेटिएको याद आयो साँझ पखादो बाटोमा भेटिएको याद आयो त्यही बेलामा मायाको प्यास मेटिएको याद आयो त्यही बेला मायाको प्यास मेटिएको याद आयो मेटिए कोया झऱ्या याद आयो टाढा हुँदा आँखाबाट आँसु झऱ्या याद आयो किन किन आज तिमीले माया गर्या याद आयो किन किन आज तिमीले माया गर्या याद याद आयो माया गर्या याद आयो तिमीसँग नजर जुधाई डराएको याद आयो तिम्रो मिठो मुस्कानमा हराएको याद आयो तिम्रो मिठो मुस्कानमा हराएको याद आयो कति सपना सजाएको थिएँ मैले तिम्रो सपनी म तिमीलाई देखि कराएको याद आयो सपनीमा सपनीमा तिमीलाई देखि कराएको याद आयो बसरी कटा कसरी कटाए होला बिछोडामा मुटु धुजा धुजा हुँदा कसरी खटाए होला सम्झत प्रिय तिमीले छोडेको रात कसरी कटाए होला टूटे फिर दे रात काटे हो घायल मोटो धेरे दुख्यो कुलते फिर दे रात काटे प्रश्न गर थो निंद्रा मलाई उसलाई पन घेरे ढाटे पीड़ा र चोट यो दिल भितरा कसरी अटाए होला पीड़ा र चोट यो दिल भितरा कसरी अटाए होला बिछोड़ दु दुख कसरी खटाए होला सम्झ त प्रेम तिमीले छोडेको रात कसरी कटाए होला कसम एकै रातमा मन फेर्यो हो झुटा भए बाचा कसम एकै रातमा मन फेर्यो यो सोझोलाई लत्याएरा कहानी तिमले हेरौ तिम्रे यादमा को आँसु कति घटाए होला तिम्रे यादमा को आँसु कति घटाए होला बिछोडले मुटु छिया छिया हुँदा कसरी खटाए होला सम्झ त प्रिय तिमीले छोडेको रात कसरी कटाए होला बन्ने चाह थियो मैले कति माया गर्थे तिमीलाई पनि थाहा थियो तिमी टाढा भए सधैँ खुसी हुनु मैले दुःख पाए पनि आखिर तिमीलाई पाए 你还 अर्पित का पल बिर्सिएला कहाँ गयो मेरो सानो पहिलो मायाले धोका दियो जस्तो चोख माया आखे उसलाई भयो सस्तो मलाई धोका दियो माया तिमीले पनि खानु पर्ला यो मायाको संसारबाट टाढा टाढा जानु पर्ला यो मायाको संसारबाट टाढा टाढा जानु पर्ला पहिलो मायाले धोका दियो पहिलो मायाले धोका दियो सँगै जिउने बाचा थियो बाचा थियो बाचा थियो पहिलो मायाले धोका दियो मेरी चोट पाए साथी संगी सब संगा उनके गुण गान गाए हो एक तरफी माया गर्दा मन भर चोट पाए साथी संगी सब संगा उनके गुण गान छैन किन यस्तो माया गरे आज उनको एकरो प्रेममा परेछु आज उनको एकरो प्रेममा परेछु ढुङ्गाको मन हुनेलाई किन मरे आज उनको एक हो प्रेम म परे आँखमा हाँस्ने चाहना थियो मेरो चाहना थियो मेरो ठान्छौ होला तिमीले त ठान्छौ होला तिमीले त जतन घरी काढ़ा भयनी मती मिलाई काढ़ा भयनी मती मिलाई कसो गरी बिर्सियौली मैले गरेको माया मलाई त बिर्सिन्छौ होला तिमीले कसो गरी बिर्सियौली मैले गरेको माया पागल जस्तै बनेको छु माया जता जान्छु देख्छु तिम्रो नै छाया मलाई त बिर्सिन्छु होला तिमीले कसो गरी बिर्सियौली मैले गरेको माया बाचा कसम खेर गाए आजा ही जो हामी संग गई हुदा गरे काती बाचा कसम खेर गाए आजा याद यादमा हुन्छु मता हर दिन हर बिहान साझा ओ हो हो हो हो मलाई त बिर्सिन्छौ होला तिमीले कसो गरी बिर्सियौली मैले गरेको माया पर्छ गयो पराई बानी तिमी खुसी छौ भने मनी खुसी बन्नु पर्छ गयो पराई बानी मेरो मायाले पुल छ तिमीलाई मर्ने सम्म पानी हो हो हो मलाई त बिर्सिन्छौ होला तिमीले कसो गरी बिर्सिउले मैले गरेको माया पायौ र भन आखे तिमीले आज बदनाम गरी हिँड्यौ मेरो के पायौ र भन आखे तिमीले आज खै कसरी मुख देखाऊ मैले समाजको माझा हो मलाई त बिर्सिन्छौ होला तिमीले कसो गरी बिर्सियौली मैले गरेको माया मलाई त बिर्सिन्छौ होला तिमीले कसो गरी बिर्सियौली मैले गरेको माया पागल जस्तै बनेको छु माया जता जान्छु देख्छु तिम्रो नै छाया मलाई त बिर्सिन्छु होला तिमीले कसो गरी बिर्सिउली मैले गरेको माया याद आउँछ कि आउँदै ठाउँ कि छाउँदैन आज भोलि तिमीलाई मेरो याद आउँछ कि आउँदै अच्छा की जोसम्म दुईटा मुठु आजबाट एउटै भइयो हिजो एउटै भइयो जीवन भन्दै मैले धेरै तिमी प्राप्ति तिमी जीवन भन्दै मैले धेरै तिम्रो माया मैले पनि आजबाट बल्ल चिने आजबाट बल्ल चिने हिजोसम्म दुईटा मुटु आजबाट एउटै भइयो सुख माया पाए तिमीले मलाई चाह्यो र पो सुख माया गस्न पाए तिमी मेरो जिन्दगीमा आयो र पो हाँस्न पाए आयो र पो हाँस्न पाए हिजोसम्म दुईटा मुटु आजबाट एउटै भई दिन अनि रात जान्छ हुनकै साथ ने दी धनलाई माया गरिरहेछौ माया गरी आज बुझे मैले मेरो सोझो पनलाई माया गरिरहेछौ मेरो सोझो पनलाई साट्ने तिमी छुटो माया देखाएर यो सोझोलाई ढाट्ने तिमी यो सो तिमीले मेरो सोझो पनलाई माया गरिरहेछौ मेरो imagine You. किन मेरो सोझपनको मन माग्यो अफिसियल युट्युब च्यानल सब्सक्राइब गर्न भने नबिर्सनुहोला हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण अडियो भिडियो निर्माण जुनसुकै गीतलाई बजार व्यवस्थापन कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट सुटिङ रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोसन गीत सङ्गीत सम्बन्धी सम्पूर्ण सेवा जुनसुकै गीत सङ्गीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल नयाँ कलाकारहरूको लागि विशेष सहुलियत सम्पर्क रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल मोबाइल नम्बर अन्ठानब्बे पाँच एघार अडसठी चार सतहत्तर अन्ठानब्बे अठार बत्तिस छप्पन्न सत्तालिस